नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सम्झना अब अर्पण स्थानीय समाचार विस्तारमा पूर्वी चितवनको जयमङ्गलामा पोखरीमा डुबेर हिजो एक बालकको ज्यान गएको छ जयमङ्गलामा रहेको जोशीटा उद्योगमा बनाइएको पानीको पोखरीमा डुबेर पृथ्वीनारायण नगरपालिका वडा नम्बर आठ गोर्खाका शेख बहादुर कोवरका दस वर्षीय छोरा कविराज कोवरको ज्यान गएको हो कोवरसँगै अरू दुई बालक पनि पौडी खेल्न पोखरी गएका थिए पोखरीमा डुबेपछि अरू दुई बालकको बालकले कराएपछि नजिकै घाँस काटिरहेका स्थानीय हर्षबहादुर गुरुङ आएर पोखरीबाट निकालिएका थिए अचेत अवस्थामा रहेका ती बालकको उपचारको लागि भरतपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो कुवर परिवार एक महिना अघि मात्रै चितुन आएर बस्दै आएका थिए जबरजस्ती चन्दा संकलन गरेको आरोपमा तीन दिन अघि पक्राउ परेका एकीकृत माओवादी निकट वाइसेलका चारजना कार्यकर्तालाई जिल्ला अदालत चितवनले हिजो धरोटीमा रिहा गरेको छ उनीहरूलाई हिजो दिउँसो जनै पाँच सय धरोटीमा तारिख तोकेर रिहा गरिएको जिल्ला अदालत चितवनका श्रेष्ठदार दिनबन्धु बरालले जानकारी दिनुभयो जिल्ला न्यायाधीश भोलानाथ चौलागाईको इजलासले तारिख दिएर धरोटीमा रिहा गरेको हो रिहा हुनेहरूमा वाइसेल कार्यकर्ताहरू भरत मगर मनोज शेर्पा रवि पराजु जुली र विशाल बरहट्टा रहेका छन् नारायणगढको एक व्यापारीसँग जबरजस्ती चन्दा लिन लागेको आरोपमा प्रहरी पक्राउ गरेको थियो यसअघि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा लागेका दुई कार्यकर्ता उत्तम गुरुङ र मधु नेउपानेलाई प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माको इजलासले अस्ति नै धरोटीमा रिहा गरिएको थियो रत्नगर सात सिसैमा लुगाइछिपा राखेको भनेको लाखौं मूल्य बराबरको विद्युतीय सामग्री वैध रहेको प्रहरीले जनाएको छ अनुसन्धानपछि करिब सत्तरी लाख मूल्य बराबरको विद्युतीय सामग्री वैध रहेको पाइएको इलाका प्रहरीकाले रत्नगरका प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो ती सामग्रीहरू अवैध प्रहरी बरामद गरेको भनेर केही दिन अघि केही दिन अघि सञ्चार माध्यममा समाचार प्रसारण प्रकाशित भएको थियो प्राधिकरणको सातौं आयोजना अन्तर्गत तेत्तिस र एघार केबी प्रसारण लाइनमा प्रयोगमा ल्याइने त्यो सामग्री ठेकेदार जसमान लालचन्दको व्यक्तिगत रहेको अनुसन्धानपछि खुलेको प्रहरी निरीक्षक पन्तले बताउनुभयो अनुसन्धानका क्रममा ती सामग्रीका कागजपत्र रहेको र प्राधिकरण बुटोल शाखाका इन्जिनियर आएर सो सामग्री वैध रहेको पुष्टि भएको उहाँले बताउनुभयो प्राधिकरणले नै ठेकेदार लालचनलाई पटक पटक ठेक्का दिने गरेको पनि पाइएको पन्तले बताउनु भयो यस लालचनले आफ्नो जग्गामा राखेको पन्तको भनाई छ देशका प्रमुख प्रसारण लाइनमा ती सामग्रीहरू प्रयोगमा आउँछन् प्रहरी निर्देशक पन्तले अनुसन्धानमा रहने त्यस्ता विषयवस्तुलाई पृष्ठपछि मात्र सत्य तथ्य प्रकाशन र प्रसारण गर्न आग्रह गर्नुभएको छ चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत निर्मल भट्टराई विगत छ दिनदेखि सम्पर्कविहीन रहेका छन् भनपा बाह्र घर भएका भट्टराई कलेजको कैलाश नगरमा रहेको होस्टेल जाने क्रममा नारायणगढको पुल्चोकको एक होटलमा खाना खाएपछि उनी सम्पर्कविहीन भएका हुन् आफूसँग भएको सामान खाजा खाने होटलमा नै छोडी उनी सम्पर्कविहीन भएको बताइएको छ दिनदेखि बेपत्ता भट्टराईको कुनै खबर नआएपछि चितवन मेडिकल कलेजका विद्यार्थीहरूले उनको खोजी गरिदिन प्रहरीसँग आग्रह गरेका हुन् एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको टोलीले हिजो जिल्ला प्रहरी कार्य चितवनमा ज्ञापन पत्र समेत बुझाएका छन् होस्टेल जाने भनी घरबाट निस्केका उनी होस्टेल नपुगेपछि घर परिवार समेत चिन्तित भएका छन् नेकपा एमाले भरतपुर नगर कमिटिको आज हुने नवो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अधिवेशन आयोजक समितिले जानकारी दिएको छ कमिटिले हिजो भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएको हो अधिवेशनमा एक सय जना प्रतिनिधिको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिएको थियो अधिवेशनको नेकपा एमालेका पोलिट ब्युरो सदस्य काशीनाथ अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा एमाले भरतपुर नगर कमिटिका अध्यक्ष उद्धव कुमार पियाले जानकारी दिनुभयो भरतपुर नगरपालिकाले व्यवारिस सब व्यवस्थापन गर्न कठिनाई भएको भन्दै यसको व्यवस्थापन गर्न समिति गठन गरेको छ हिजो भएको सर्वपक्षीय छलफलमा व्यवारिस सब व्यवस्थापन गर्न भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद सापकोटाको अध्यक्षतामा स्थान पहिचान तथा स्रोत व्यवस्थापन समिति गठन गरिएको छ समितिमा जिल्ला प्रशासनबाट शेषकान्त पौडेल भरतपुर अस्पतालका medical superintendent doctor Mahendra Raj Neupane जिल्ला विकास समितिका योजना अधिकृत पुरूषोत्तम शर्मा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष खिमलाल भण्डारी निजी अस्पतालका तर्फबाट नारायण सिंह कुवर भरतपुर नगरपालिकाका वातावरण विभाग प्रमुख विराट घिमिरे जलदेवी सामुदायिक वनका अध्यक्ष पूर्णबहादुर श्रेष्ठ एवं जिल्ला वन कार्यालय रत्नगर नगरपालिकाबाट एक एकजना सदस्य रहने गरी समिति गठन गरेको भरतपुर नगरपालिकाका वातावरण विभाग प्रमुख विराट घिमिरेले जानकारी दिनुभयो समितिले एक महिनाभित्र सुझाव सहितको एक महिना अल्पकालीन नीति र तीन महिनाभित्र दीर्घकालीन नीति सहितको प्रतिवेदन भरतपुर नगरपालिकालाई बुझाउनेछ स्थानीय स्वायत्त प्रशासन एन दुई हजार पचपन्नका अनुसार नगर क्षेत्रभित्रका व्यवहारशेष व्यवस्थापन गर्ने जिम्मा नगरपालिकाको भए पनि विभिन्न कारणले अस्पतालमा मृत्यु भएका व्यक्तिको शव पनि नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने भएको हुँदा समस्या भएको भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो भरतपुर अस्पतालबाट मासिक बाह्रदेखि पन्ध्रवटा व्यवहारसे सब व्यवस्थापनको लागि आउने गरेको उहाँले बताउनुभयो नगरपालिकालाई सब व्यवस्थापन गर्न स्थान र खर्चको अभाव हुने गरेको छ जेसिस चितवन छिमेकी शाखाले संयुक्त रूपमा जेसिज सप्ताह मनाउने भएको छ जेसिजका शाखाहरूको संयुक्त आयोजनामा साउन बिस गते आइतबारदेखि साउन छब्बिस गतेसम्म संयुक्त जेसिस सप्ताह मनाउने निर्णय गरेको हो सप्ताह आयोजक समितिले हिजो नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गर्दै जेसिस सप्ताहका कार्यक्रमहरू सार्वजनिक गरेको हो सप्ताहको अवसरमा साउन बिस गते सप्ताह उद्घाटन तथा खेलकुद कार्यक्रम अन्तर जेसिज मैत्रीपूर्ण फुटबल व्यक्तित्व विकास तालिम गोष्ठी बाढी पीडितहरूको लागि राहत संकलन तथा विवरण रक्तदान लगायतका कार्यक्रमहरू गर्ने बताएको छ सप्ताहको अवसरमा युवा नेतृत्व तथा अन्य विभिन्न बौद्धिक कार्यक्रमहरू सञ्चालन गरिने नारायणगढ जेसुसका अध्यक्ष विष्णु लम्साले बताउनुभयो पूर्वी चितवनको रत्नगर सार निवासी रामकृष्ण रेग्मीले बङ्गुरु पालन व्यवसायबाट मासिक चालिस हजार आमदानी गर्ने गरेका छन् दुई हजार एकसठी सालदेखि रामपुर फारमबाट एकतिसवटा बाट बङ्गुर पाल्न सुरु गरेका उहाँले हाल सत्तरीवटा माउ आठवटा भाले र त्यसका बच्चा बच्ची एक सय पैँतिस गरी जम्मा दुई सय तेह्रवटा बङ्गुर रहेको छ व्यवसाय राम्रो हुँदै गएको र मासिक चालिस हजार बस्ने भएपछि उहाँले फेरि बाइसवटा बङ्गुर थप्ने भएको किसान रेग्मीले बताउनुभयो सामान्यतया सामान्यतया लोकल कुखुरा खसी बोकामा उनातिस सय क्यालोरी पाइन्छ भने बङ्गुरमा एकतिस सय क्यालोरी पाइन्छ त्यसकारण यसको माग बढ्दै गएको छ रेग्मीले भन्नुभयो हाल यसको बजार देशका चौध जिल्लामा रहेका छन् कैलाली कञ्चनपुर अर्घाखाँची सिन्धुली बारापर्सा रौतहट धनुषा सप्तरी धादिङ गोर्खा रसुवा नुवाकोट मकवानपुर यसको मुख्य बजार हो हाल किसान रेग्मीले चार जातका बङ्गुरहरू पाल्नु भएको छ एकीकृत नेकपा माओवादीले शुरू गरेको एक महिने चुनावी अभियान अन्तर्गत हिजो चितवन क्षेत्र नम्बर दुईमा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गरेको छ रत्नगरतिर जयमङ्गलामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सर्वोत्तम डङ्गोलले प्रशिक्षण दिनुभएको थियो कार्यकर्तालाई प्रशिक्षण दिँदै केन्द्रीय सदस्य डङ्गोलले मङ्सेर चार गतेका लागि तोकिएको दोस्रो संविधान सभाको निर्वाचन सफल बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको थियो रत्नगर कमिटी सदस्य कृष्ण भट्टका पिता नन्दलाल भट्टको निधनको शोक सभा समेत गरिएको एक महिना चुनावी अभियान कार्यक्रमकी प्रचार प्रसार संयोजक संगीता भट्टराईले जानकारी दिनुभयो सोही भेलाले क्षेत्र नम्बर दुईमा चुनाव प्रचार प्रसार गर्न एकीकृत नेकपा माओवादी नगर इन्चार्ज कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा पाँच सय सदस्यीय चुनाव प्रसार प्रचार प्रसार समिति गठन गरिएको छ पहिचान सहितको संहिता संहिता सहितको संविधान दोस्रो संविधान सभा निर्वाचनको लागि जनसम्बन्ध अभियान भन्ने मूल नारासहित शुरू भएको अभियान चुनावी अभियान भदौ दस गतिसम्म जारी रहनेछ अनि राष्ट्रिय क्रान्तिकारी सिटी भिटी तामसालिङ जिल्ला समिति चितवनले फोरम फर हेल्थ साइन्सले विद्यार्थीहरूको ढाड सिक्ने गरी शुल्क वृद्धि गरेको भन्दै विभिन्न साध बोधे मागहरू राख्दै ज्ञापन पत्र बुझाएको छ मागहरूमा भिटीले निर्धारण गरेको शुल्क बमोजिम शुल्क लिनुपर्ने कलेज सञ्चालकले मनोमानी तवरले गरेको शुल्क वृद्धि खारेज गरिनुपर्ने सिटी भिटीको मापदण्ड पूरा हुनुपर्ने लगायतका विभिन्न मागहरू राख्दै समितिका संयोजक डिलिराम अधिकारीले जिल्ला प्रशासन कार्यालय चितवन र चितवन फोरम फर हेल्थ साइन्सलाई ज्ञापन पत्र बुझाएको बताउनुभयो पत्र बुझ्दै प्रमुख जिल्लाधिकारी नरेन्द्र शर्माले समस्याको विषयमा बुझेर समाधानतर्फ पहल गर्ने बताउनुभयो पूर्वी चितवनको कुम्रो सात सिसाहानेका मोहन महतोको घरबारीमा हिजो बिहान अजिङ्गर फेला परेको छ स्थानीय महत्त्वको घरबारीमा बिहान आठ बजीतिर अन्दाजी दस किलो बराबरको अजिङ्गर फेला परेको थियो फेला परेको अजिङ्गरलाई कसरा लगिएको छ दुई हप्ता अघि पनि सोही क्षेत्रमा करिब चौध किलो अजिङ्गर फेला परेको थियो नलप्रासीको सदरमुकाम परासीमा रहेको सार्वजनिक निकायहरूमा सूचनाको माग गर्दै एकै दिन तेत्तिसवटा निवेदन दर्ता भएका छन् सूचनाको हक सम्बन्धी तालिम पाएका जिल्लाका विभिन्न तह र तबकाका तेत्तिसजना नागरिकले सूचना पाउनको लागि जिल्लास्थित सार्वजनिक निकायहरूमा निवेदन दिएका हुन् सबैभन्दा बढी पाँचवटा निवेदन रामग्राम नगरपालिकामा दर्ता भएका छन् सूचना माग गर्न गएका स्थानीयवासीलाई सूचना दिनको लागि केही कार्यालयले आनाकानी गरे पनि निवेदन भने दर्ता गरी सूचना लिन आउनु भनी समय दिए समय पठाएका छन् जिल्लाको पच्चिसवटा सार्वजनिक निकायमा सूचनाको माग गर्दै निवेदन दर्ता भएको बताइएको छ अब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 news at Gmail dot com हौस् दर्पण सबैका लागि सधैँका लागि रेडियो सँगै सँगसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan रुकुमबाट पनि केही साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार